नदी भन्छ बगिरहँ सृष्टि भन्छ चलिरहँ मन त भन्छ सबैसँग माया मोह राखिरहँ बाँचुन्जेलीलाई बाँचुन्जेलीलाई बाँचुन्जेली नपरोस् बच्चनले घोष्न बरु ओर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु नपरोस् बच्चनले घोष्न बरु ओर्सिएरै बस्छु बिझाउँदिन आँखाहरूमा बरु आफै उडिदिन्छु कसैको दुःखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ सपना त सपना हो विपनी रिते हाल्छ विपनीमा रिते हाल्छ बासुन्जेलीलाई बासुन्जेलीलाई बाँचुन्जेलीलाई नापारस टुटेर जाने कसम ना केरिया खाना नपारोस् छिनभरको लागि जिनो सहारा बन्न नपरोस् टुटेर जाने कसम र किरिया खाना नपरोस् छिनभरको लागि झिनो सहारा बन्न सुन्दर तारा कसले पो पछिको स्वर्ग कसले पो देख्या छ र कसले पो देख्या छ र बाचुन्जेलीलाई बाचुन्जेलीलाई बाचुन्जेलीलाई बाचुन्जेली